पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यो बिचमा म तपाईँलाई जानकारी गराउँछु आजको अर्पण समर्पणको श्रृङ्खलासँग सहकार्य गरेको छ बुद्धि कङ्क्रिटले बुद्धि कङ्क्रिटको बारेमा तपाईँहरूलाई जानकारी दिन्छु यदि तपाईँले घर निर्माण गर्दै हुनुहुन्छ र भने जस्तो सामग्रीहरू भेट्नु भएको छैन घर निर्माण गर्नको लागि भनेदेखि तपाईँले सम्झिनुहोला कङ्क्रिट ब्लक रेलिङ रिङ ढुङ्गा किटी बालुवा चाहिएको छ भनेदेखि चाहिँ बुद्धि कङ्क्रिटलाई होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि म तपाईँलाई दिन्छु सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइस रहेको छ प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमाल बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योग जुन चाहिँ जुटपानी चार क्लब चोकमा रहेको छ यो जानकारी पनि तपाईँलाई दिन्छु र यति बेला कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलिराखेको छ मलाई म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कुराकबाट सरिता कुराकबाट सरिता के छ सरिता हाल खबर एकदमै ठिकै छ एकदमै ठिकै छ अनि के गर्नुहुन्छ हाम्रो सरिताजीले अहिले त्यतिकै बसिरहेको दिदी त्यतिकै बसी भने बसिरहेको बेलामा चाहिँ के गर्न मन लाग्छ यस्तो गर्न पाए पनि हुन्थ्यो नि भन्ने त्यस्तो केही छ केही छैन दिदी पढाइतिर ध्यान छ पढाइतिर ध्यान छ पढाइमा ध्यान लगाउनु पनि पर्छ है राम्रोसँग ध्यान दिनुहोला राम्रोसँग ध्यान दिएर पढ्नुहोला है त र हामीलाई पनि माया मा गर्दै होला भन्दै थिएँ गइसक्नु भएको छ आजभोलि अलिकति फोन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 समर्पणको यो श्रृङ्खलामा हामीले लोकभाकाहरू तपाईँको लागि राख्नेछौँ र कार्यक्रमको सुरुवातमै राख्न चाहन्छु एउटा निकै नै मर्मस्पर्शी भाका बसन्त थापा र जुना श्रेष्ठको आवाज रहेको भाका हो बसन्त थापाको शब्द रहेको छ यति बेला तपाईँको माझमा राख्छु आज माया मसँग तरक तरक छ Thank you. नहुने पहिले गर्ने माया अहिले गर्ने मायामा धेरै फरक छ कति नै रोकिने छ मुटुको गति नै आज माया मसँग छ किन होला सानोले पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ किन होला सानोले पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ Sunday is you आज माया मसँग तरक तरक छ किन होला सानोले पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ निकै नै मर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ कसैले तपाईँलाई राम्रो गर्छ कसैले राम्रो व्यवहार गर्छ भने तपाईँले रुख नबोल्नुहोस् नराम्रो व्यवहार नगर्नुहोस् किनकि मिठो बोलीले नै वास्तवमा सबैको प्यारो भन्न सकिन्छ रुखो बोलीले पक्कै पनि होइन र यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा र साथसाथ साथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गरेर राखेको छु तपाईँले घर निर्माण गर्दै हुनुहुन्छ र घर निर्माण गर्नको लागि आवश्यक सामग्रीहरू चाहिएको छ तपाईँलाई कङ्क्रिट ब्लक रेलिङ ढुङ्गा गिटी बालुवा रिङहरू भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटपानी चार क्लब रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस त्यस्तै गरी अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइसमा तपाईँले फोन गर्नुहोला प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमाल र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ भन्ने सङ्केत पनि मिलिराखेको छ किन बोल्नु भएको छैन कुन्नी हजुर नमस्कार ओहो किन हो राजले झुक्याउनु भयो कि साथीले झुक्याउनु भयो यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नवीनजी हजुर के छ हाल खबर एकदम ठिक छ हजुर एकदम ठिक छ पानी पर्यो ओहो पानी परिसक्यो है भर्खरै परेर फेरि अलिक कम भइसक्यो ए भनेपछि त आजभोलि पानी पर्न र घाम चर्किनलाई कति बेर पनि छैन है भर्खर कार्यक्रम सुरु हुँदाखेरिसम्म केही भएको थिएन भनेपछि पानी परेर पनि रोकिसक्यो अनि नवीनजी खाजा भा खानु भएको छ कि छैन भएको छैन है हजुर ल ठिकै छ व्यस्त हुनुहुन्छ व्यस्तताको बावजुद पनि हामीलाई सम्झिराख्नु भएको छ खुसी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 रहेको भाका हो यो र तपाईँलाई पक्कै पनि मनपर्छ तपाईँकै लागि राख्न चाहन्छु देखि नै चर्चामा रहन सफल भएको भाका देवी खर्ती र तुलसिंह देवी भर घरती र नेत्र अर्यालको सुरमा सजिएको भाका हो तपाईँलाई निकै नै मनपर्छ अलिकति नाम पढ्न खोज्दाखेरि अप्ठ्यारो भएको जस्तो भयो अलिकति आज स्वास्थ्यले पनि साथ दिइराखेको छैन त्यसैले पनि तपाईँसँग कुराकानी खुलेर गर्न सकिराखेको छैन त्यसको लागि पनि क्षमा प्रार्थी माग्छु म र अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी हुनुहुन्न भन्ने सङ्केत मिला आउँदै हुनुहुन्छ अरे ठिकै छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला पनि तपाईँको लागि यही भाका राख्छु जस्तो लाउन थाहा जसलाई हो मैले फिर बिसाउने मेरी सानो बोले गिरी साउने बिर्स्यो कि जस्तो लाउन थाले पराईलाई लोज्यो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 होम डेलिभरीको पनि व्यवस्था रहेको छ एकपटक अवश्य सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुट पानी चार क्लब चोकमा रहेको छ र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो ओहो फेरि पनि साथीले झुक्क्याउनु भयो आज अलिकति बढी नै दुःख लगाइरहेछ मलाई सबैतिरबाट दुःख मात्र लगाइरहेछ राजले फोन छ है भन्नुभएको छ फोन साथीले गर्नुभएको हुनसक्छ तर पनि उहाँसँग कुराकानी हुन सकेको छैन अलिकति दुःख लगाइरहेछ र जे होस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस हामी कार्यक्रमको लगभग अन्तमा पनि आइपुग्ने लागिसकेका छौँ कोही साथी हुनुहुन्छ अरे नमस्कार दिदी नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म शक्तिखोरबाट पवन जान शक्तिखोरबाट पवन अनि के छ पवन हालखबर हजुर दिदी ठिक छ अनि खाजा खानुभयो हजुर भइसक्यो दिदी के गर्दै हुनुहुन्छ अहिले चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा चाहिँ बसी बसाइ नै छ हौ दिदी ठिकै छ फोन गरिरहेको छु त भन्नु भएन ठ्याक्कै फेरि है होइन अब सबैले जे बोल्छ नि पवनजङले त्यो बोल्दैन नि त फेरि पक्कै पनि हो अलिकति फरक हुनुहुन्छ हाम्रो पवनजी है हजुर हजुर नाम पो थाहा भएन त दिदी हो ओहो ल ठिकै छ त्यसो भए मलाई पनि तपाईँको नाम थाहा छैन को कसलाई सम्झिनुहोस् सम्झिनुहोस् सम्झिन चाहँदा चाहिँ मेरो स्पेसल्ली फ्यान निलम अधिकारी ऊ चाहिँ मेरो हाम्रो सँगै घरको कि हामी धनकुटी थियौँ हजुर हजुर अनि धनकुटीको भएकोले उसलाई सम्झिन्छु अनि त्यसपछि हिजो मात्र एकजना साथी मैले बनाएको छु कि एकजना स्विटी मेरो मेलिना भन्ने बहिनी छ हजुर हजुर उसलाई सम्झिन चाहन्छु अनि लास्टली हजुरलाई र पार प्राविधिक दाईलाई हुन्छ पवनजी भनेर सम्पूर्ण जस जसले चिन्नुहुन्छ उहाँहरूलाई चाहिँ म सम्झिन चाहन्छु दिदी लाइले भने छुट्टिन्छु नमस्कार दिदी नमस्ते पवन हुनुहुन्थ्यो यति बेला शक्तिपुरबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को एकजना साथी हुनुहुन्छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो दिदी नमस्ते हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर म शक्तिखोरबाट शक्तिखोरबाट निलम हजुर निलम अधिकारी के छ निलम हालखबर एकदम दिदी आज आरामको छ कि अब पानी परेकोले गर्दा अलिक रमाइलो भइरहेको छ अलिक चिसो भएको छ मौसम कति गर्मीले गर्दाखेरि निकै हात टेका थियौँ है जित्ने छन् न मेरो पवन मेरो भरत एकदम आज रमाइलो गरिरहेको छौँ क्या ल ठिकै छ सबैजना साथीहरू <laughs> रमाइलो गर्नु होला रमाइलो गर्नु पनि पर्छ है अनि आज हाम्रो निलमजीले चाहिँ अर्पण समर्पण मार्फत कसलाई सम्झिनुहुन्छ हामीले स्पेसल्ली भन्नुभयो यो पवन भण्डारी अनि सुनिल मेरो भरत साई अनि स्पेसल्ली मेरो मेरो बहिनी हुनुहुन्छ कि निरु बहिनी अञ्जना अनि मेरो सन्जु बहिनीलाई धेरै धेरै सम्झेको छु अनि मेरो अङ्किता नेउपानी स्पेसल्ली साथीहरू हुनुहुन्छ धर्मराज बस्ने दिपेन ए राजेन्द्र खड्का अनि भन्नु त पूर्ण थामा होइन दिदी हजुरलाई पनि है त धेरै धेरै धन्यवाद सुनिलमजी अहिले भने बिदा हुन्छ है हजुर दिदी नमस्ते ल नमस्कार निलम हुनुहुन्थ्यो यति बेला सन्दीपुरबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत पनि मिलिराखेको छ तर गइसक्नु पऱ्यो अलिकति नेटवर्कले साथी राखेको छ होइन फोन लाइनमा अलिकति समस्या आइराखे आइराखेको छ त्यसको बावजुद पनि तपाईँसँग कुराकानी गर्ने कोसिस गरेँ र हामी कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर तपाईँले साथ दिनुभयो जहाँ कहीँ रहेर तपाईँलाई धन्यवाद फोन गर्नुहुने तपाईँलाई पनि धन्यवाद दिन्छु र यति प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार जति आफ्नो सोचे पनि कहिले आफ्नो भएन मैले जति माया त तिमीलाई रेडियो अर्पण एक सय चार थोप्लो